रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल चितवनको नानगढ़बाट प्रहरीले आज बिहान अवैध पन्ध्र हजार कुखुराको चल्लासहित दुईजनालाई नियन्त्रणमा लिएको छ नवलपरासीबाट चितवनको टाँडी र हेटौँडा लैजान लागेको अवस्थामा सो परिणामको चल्लासहित दुईजनालाई नानगढको पुलचोकबाट नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नानगढका प्रहरी निरीक्षक राजकुमार थिङले जानकारी दिनुभएको छ नवलपरासीको नाका हुँदै भारतबाट सो परिणामको चल्ला नेपाल भित्याइएको प्रहरीले आशंका गरेको छ नियन्त्रणमा लिएको चल्लालाई क्वारेन्टाइनका लागि जिल्ला पशु सेवा कार्यालय चितवनको जिम्मा लगाइएको प्रहरी निरीक्षक थिङले बताउनुभयो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण अघि सरकारले सरोकारवालासँग छलफल गर्दैछ भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला हुने द्विपक्षीय वार्ता तथा नेपालले उठाउनुपर्ने विकास निर्माणका एजेण्डामा सुझाव माग्न सरकारले छलफल गर्न लागेको हो आज दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेको छ सरकारले सत्ता साझेदार दल नेपाली कंग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख प्रतिपक्षी ए माओवादी मधेसवादी सँग आज छलफल गर्ने तयारी गरेको छ परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले दलहरूसँग छलफल गर्नुहुने बताइएको छलफलमा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाको पनि सहभागिता रहनेछ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरूका लागि आज दिवाभोजको भोजको आयोजना गर्नुभएको छ काठमाडौँ तिनकुनेको एक होटलमा अध्यक्ष ओलीले परिचयात्मक कार्यक्रमसहित दिवा भोज राख्नु भएको हो दिवा भोजमा पार्टी पदाधिकारी एवं केन्द्रीय सदस्य पूर्व केन्द्रीय निकायका पदाधिकारी र सभासद सहभागी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ अबको केही बेरमै बस्ने आजको बैठकमा सरकारको काम कार्यवाही संसदीय दलले निभाउनुपर्ने भूमिकाका बारेमा छलफल हुने बुझिएको छ संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको हिजोको बैठकमा सरकारमा सहभागी मन्त्रीहरूले खेलेको भूमिका र बजेटका विषयमा सभासदहरूले असन्तुष्टि व्यक्त गरेका छन् बैठकमा बोल्ने सभासदले बजेटमा पार्टीको प्रभाव कम भएको सरकारको काम कार्यवाही सुस्त भएको भन्दै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको आलोचना गरेका छन् बाँकी रहेका सदस्यले आज आफ्नो धारणा राख्नेछन् ऊर्जा मन्त्री राधा गेवाली कृषि मन्त्री हरिप्रसाद पराजुली र भूमि सुधार मन्त्री दलबहादुर राणाले आ आफ्नो मन्त्रालयमा गरेको काम प्रगति विवरण बैठकमा प्रस्तुत गरेका थिए युक्रेनमा दुर्घटनाग्रस्त मलेसियन जहाज रूस समर्थक विद्रोहीले खसालेको विषयलाई लिएर रूसी राष्ट्रपति भ्लादिमिर पुतिनलाई चौतर्फी दबाव बढ़ेको छ रूसको संरक्षणमा युक्रेनमा विद्रोह गर्दै आएका पृथकतावादीहरूले विमान नखसालेको दावी गरे पनि रूसमाथि अन्तर्राष्ट्रिय दबाव बढ्दै गएको छ यो बीचमा विभिन्न देशमा राष्ट्र प्रमुखले रूसी राष्ट्रपतिलाई टेलिफोन मार्फत सो विमान दुर्घटनाको छानबिन गर्न सहयोग गर्न दबाव दिएका छन् नेदरल्याण्डसका प्रधानमन्त्री मार्क रूटले टेलिफोन गरी विमान दुर्घटनाबारे जाँच बुझ गर्ने विषयमा गम्भीर हुन पुटिनलाई आग्रह गर्नुभएको छ यस्तै जर्मन चान्सलर एङ्गेला मार्केलले पनि पुटिनलाई टेलिफोन गरी सो दुर्घटनाबारे सत्य तथ्य सार्वजनिक गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ यस्तै बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनले एक विज्ञप्ति जारी गरी विमान दुर्घटनाबारे छानबिन गर्न पुगेको टोलीलाई रूस समर्थक विद्रोहीले रोकेको प्रति आपत्ति जनाउँदै रूसको ध्यानकर्षण गराउनु भएको छ उता मलेसियामा रूसी राष्ट्रपतिलाई अपराधीको संज्ञा दिँदै प्रदर्शन जारी छ बिहिबार नेदरल्याण्डसबाट अमेरिकाका लागि उडेको जहाज युक्रेनमा दुर्घटनाग्रस्त हुँदा दुई सय अन्ठानब्बे जनाको ज्यान गएको थियो र फ्रान्सका पूर्व स्ट्राइकर थियरी हेनरीले अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सी विश्वकै उत्कृष्ट खेलाड़ी भएको बताएका छन् क्रिस्टियानो रोनाल्डो र लुइस सुआरेज राम्रा खेलाड़ी भए पनि मेस्सी विश्वकै उत्कृष्ट भएको हेनरीले बताएको गोल डट कमले जनाएको छ क्रिस्टियानो रोनाल्डोको पनि सम्मान गर्छु तर मेसी विश्वकै उत्कृष्ट खेलाड़ी हुन् बार्सिलोनाका पूर्व स्ट्राइकर हेनरीले भनेका छन् मेस्सी र रोनाल्डो युरोपको वर्ष खेलाड़ीको मनोनयनमा परेका बेला हेनरीको यस्तो प्रतिक्रिया आएको हो हस्त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिच बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी रुपियाँ दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवन चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र खाना क्वालिटी प्रेस खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ट्रायल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुन्नु हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश्च होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ अनि नानीलाई केटो कस्तो लाग्यो त उहाँ भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त ओके नयाँ व्यवस्थापनको साथमा सियाराम इक्जाम रेमन्ड लगायतका उत्कृष्ट ब्रान्डका कपडाहरू स्कुल कलेजका ड्रेस एवं जुनसुकै संस्था वा व्यक्तिका रोजाइ अनुसारका युनिफर्म तथा अन्य कपडाहरू आकर्षक रूपबाट सिलाइ गरिने तपाईँहरूकै विश्वासिलो टेलरिङ सेन्टर परिचित shirting suiting and tailoring centre Khaireni चार पर्सा नेपाल बैंक भवन proprietor Rajesh Khati mobile number अन्ठानब्बे चार पचपन्न छयासी दुई सय एघार र फोन नम्बर शून्य छपन्न पाँच त्रियासी उनासी एक सय उनाचालिस के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ रोगन गर्न नपर्ने सफा गर्न सजिलो